हेलो नमस्कार नमस्कार जितु तरामुजी हालै चाहिँ भारतको जिटिभीले जुन डान्स प्रतियोगिता राख्यो नि डिआइडी भन्ने हजुर डिआइडी लिटिल मास्टर हुनुभयो उपाधि पाउनुभयो उहाँ चाहिँ संसारभरि परिचित हुनुभएको छ हाम्रो देशभरि पनि परिचित हुनुभएको छ तर उहाँ चाहिँ गुल्मीकै हो भन्ने कुरा पत्तो पाइयो त्यसमाथि पनि ठुलुम्पेक भन्ने कुरा पनि थाहा भयो र तपाईँलाई हामी त्यो परिवारका घरमा गइदिनको लागि आग्रह गरेका थियौँ र तपाईँ त्यो परिवारमा पुगिसक्नु भएको हो हजुर पेरियाले जुन लिटिल मास्टर्सको जुन उपाधि पाउनुभयो नि यस अवसरमा ठुल्लुम्पेकवासी कति खुसी छन् एकदमै धेरै हर्ष विवरले हुनुभएको छ लुम्पेकीहरू हजुर यो एकदमै एघार वर्ष सानी पेरिया मगरले हजुर जिटिभी डिआइटी लिटिल मास्टर ब्लास्टर उपाधि हात पारिन् त्यो सफलता र अद्भुत आवेदरिक प्रतिभाको प्रशंसा गर्ने कुनै शब्द नै छैन हामीसँग र यतिखेर ठुलुम्बेकीहरूले एकदमै उत्सव बनाइरहेका छन् र त्यतिखेर त्यो जिटिभी च्यानल लाइभ प्रसारण हेर्दा हेर्दै अब एकदमै ठुलो युवाहरूको जुलुस निस्किएको थियो तपाईँहरू ठुलुम्बेकमा त कतिपयलाई थाहा रहेछ होइन तर धेरै मान्छे गुल्मेलीलाई यी टेरिया चाहिँ गुल्मेकी हुन् भन्ने कुरा कम थाहा थियो होइन हजुर हो एकदम उहाँ चालिस बयालिस साल नेपालतिर चाहिँ तराईतिर धर्नु भएको रहेछ त्यस कारणले यहाँ अलिकति परिचय पनि कम भएको त्यस कारणले अब लुम्पेक कुलमी भन्ने चाहिँ त्यति साह्रो चाहिँ थाहा नभएको हुनाले गुल्मी लुम्पेकको टेरिया भनेर चाहिँ अब त्यस्तो प्रसार भयो हुन त पहिला रूपन्देहीको रुद्रपुरमा घर हो भन्ने कुरो त जानकारी आइसकेका थियो धेरै मिडियाले लेखे यो पहिलो पटक ओजेलका खबर युनिटको ग्यावा सञ्चार अभियानले मात्रै गुल्मी कि भनेर निकाल्यो कि सँगै हामीले पनि यो ओजेलका खबरमा जसरी हामीले सोमपाल कामी जो क्रिकेट खेलाडी हुनुहुन्छ नि उहाँ उहाँको पनि हामी हामीले नै निकालेका हौँ त्यसभन्दा पहिला यहाँका कुनै पनि मिडियाले चाहिँ गुनी गुल्मी कुन ठाउँको भन्ने कुरा निकाल्न सकेका थिएनन् खोतल्न सकेका थिएनन् र आज पनि ओजेलका खबर युनिटले तेरिया मगर चाहिँ गुल्मीकी हुन् भन्ने कुरा गर्वका साथ हामीले उठाउन लागिरहेका छौँ यहाँले उहाँका नजिकका आफन्तहरूसँग कुराकानी गराइदिनुहोस् न ए हुन्छ कुरा हजुर उहाँलाई दिनुहोस् हेलो नमस्कार नमस्कार हजुरको शुभ नाम चाहिँ के पर्यो नेत्रबहादुर फौजा मगर तपाईँ कि नातिनी पर्नुहुन्छ उहाँ तपाईँ काइला हजुरबुवा भन्ने सुनिएको छ हो कस्तो लागिरहेछ नातिनीले आज संसारभर परिचित हुन पाउँदा नातिनीले जुन उपाधि हासिल गरिन् तपाईँलाई कस्तो महसुस भइरहेछ अहिले यति बेला हाम्रो हामीहरू जाने गरेर अब भएको ठाउँ उपस्थित छौँ होइन त्यो चाहिँ तपाईँको तिरियाको उपाध्यक्ष चाहिँ जो छ यो चाहिँ एउटा व्यक्तिगत रूपबाट एउटा पार्टी रूपबाट हाम्रो मात्र नभइकन सम्पूर्ण चाहिँ तपाईँको चाहिँ नेपालकै जित तिरियाको जित नै नेपालको जित हो भन्ने कुरा हामीले बुझेको छौँ हजुर अब त्यसमा नि हर्षविहरू हुन त चाहिँ हामी अत्यन्तै चाहिँ तपाईँको चाहिँ अब हुने नै भयौँ होइन यसको त चाहिँ बयान साध्य गरी छैन होइन अब चाहिँ जुन चाहिँ के अब उसले चाहिँ नि होइन आफ्नो प्रतिभा देखाएर नेपाललाई जितायो यसमा चाहिँ ऊ चाहिँ धन्यवादको चाहिँ के पात्र अब सम्पूर्ण नेपालीले चाहिँ नि तपाईँको दिने छन् र सरकारले समेत चाहिँ अब दिन पनि पर्छ है हजुर हजुर त्यसरी हामीले चाहिँ बुझेछौँ हजुर उहाँका बुवा कति सालतिर जानुभयो अहिले कहाँ हुनुहुन्छ आमा कहाँ हुनुहुन्छ यसबारे सबै बताइदिनुहोस् न हामीहरू यहाँबाट दुई हजार बयालिस सालमा तत्तराई झरेको हुन् रूपन्देही जिल्लाको रुद्रपुर गाविसको सुन्दावा चोकमा उनीहरूको चाहिँ थायो सास छ हजुर र भाइ राईला इन्डिया आर्मीको रिटायर पेन्सनर हो उहाँको हजुरबुवा भनौँ न उसको हजुरबुवा मेरो भाइ राईला नायब सिद्धार चाहिँ के अरे अब हो र उसको चाहिँ थायो सास चाहिँ सुन्दावा चोक चाहिँ रुद्रपुरमै चाहिँ के अरे छ नम्बर वार्ड हो र भन्नपर्दा सामान्यतया खेतीपाती नै गर्छन् हजुर र तेरियाको आमाले क्यान्टिनमा जाने काम गर्छन् कहाँको क्यान्टिनमा चाहिँ तपाईँको चाहिँ अब उनीहरूकै घरकै बगलमै तपाईँको चाहिँ उच्च मावि छ के अरे त्यस त्यही उच्च मावि नजिकैको क्यान्टिनमा जाने उनले चाहिँ काम गर्छन् भनेपछि सामान्य परिवार हो त्यत्रो पुँजीपति चाहिँ नि होइन नि तेरिया मगरको जुन सङ्घर्ष बारे अलिक बढी नजिकबाट चिन्नुहुने तपाईँको छोरा हुनुहुन्छ त्यहाँ एकचोटि आउन हजुर हजुर हजुर छ हजुर दिनुहोस् त हजुर नमस्कार नमस्कार यहाँको शुभ नाम मेरो नार्जन फौजा मगर नार्जुन नार्जन ए नार्जन अनि नार्जनजी हजुर तेरियाको बारेमा त अलि तपाईँलाई नजिकबाट थाहा छ तेरिया त्यो स्टेजसम्म पुग्न कसरी सफल भयो नि बताइदिनुहोस् न तेरिया त्यो स्टेजसम्म पुग्नको लागि त विशेष गरेर बुटोलको बागेश्वरी संहितालयले ठुलो भूमिका खेलेको छ त्यहाँ उसको तेरियाको बाजेले सानैदेखि त्यो नाच सिकाउनको लागि त्यो मोटरसाइकलमा बागेश्वरी संहितालयमा ल्याउँछ त्यो बागेश्वरी संहिता सहकार्यमा यो टेरियाको नाच देखेर राम्रो छ यो बच्चाको कम्पिटिसन इन्डियामा हुन्छ त्यो कम्पिटिसनमा लानुपर्छ भनेर उसको बाजे र बाजेर व्यक्तिहरू बिच छलफल भयो हजुर र टेरिया यो नेपालको विभिन्न ठाउँमा डुल्ने क्रममा यहाँ ठुलुलुम्पेको एउटा विद्यालयको स्वर्ण जयन्तीमा आउँदाखेरि बोलाइएको हो या आफै आएकी थिइन् बोलाउँदा आएको आउँदाखेरि अब श्री गोगलपुर निम्न माध्यमिक विद्यालय वार्ड नम्बर एक लुम्पेकको जयन्तीमा हजुर चन्द्र काप्ले सँगसँगै उनका श्रीमती जुनु रिजाल पनि अग्रज कलाकारको रूपमा आउनु भएको थियो उहाँले ऊ छोरीको नाच देखेपछि हजुर यो बच्चा धेरै राम्रो नाचो रहेछ पाश्चात्य स्टाइलको नाच देखायो यो बच्चालाई नेपालमा भन्दा पनि इन्डियामा लग्ने भने उसको कलाको संरक्षण हुन्छ र त्यहाँ इन्डियामा यो बच्चाको नाचको किमत हुन्छ यस्तो कम्पिटिसन इन्डियामा सस्तै हुन्छन् हजुरहरूले इन्डिया एकपटक विचार गर्नुपर्छ भनेर उनीहरूले पनि प्रोत्साहन दिनुभयो र सबै अग्रज कलाकारहरूको गरे पनि उसलाई त्यहाँसम्म पुर्याउनको लागि खास महत्त्वपूर्ण भूमिका छ हजुर हजुर र इन्डियामा सम्पर्क कसरी भयो भन्दा नि हाम्रो ठुलबाबाको अब छोराहरू तिनै भाइ छोराहरू जेठो भाइ छोरा इन्डियाको अफसर हुनुहुन्छ मेजर हुनुहुन्छ अरे हो मेजर सरी मेजर आर्मीको माइला चाहिँ कम्प्युटर मास्टर हुनुहुन्छ उही मुम्बई बस्नुहुन्छ हजुर कान्छा चाहिँ इन्डियन आर्मी हुनुहुन्छ उहाँ हजुर उहाँहरूको बसाइ मुम्बई नै छ हजुर हजुर उहाँ सम्बन्ध र सम्पर्कले त्यो डिआइडी अफिससम्म उनको एडमिसन हुन सम्भव भएको हो कि यदि उहाँ त्यहाँ नभइदिएको भए सायद अलिकति मुस्किलै पर्थ्यो होला अलिकति मुस्किल हुन्थ्यो त्यहाँ सम्पर्कको लागि डिआइडी अफिससँग तेरियाको बुवा चाहिँ अहिले वैदेशिक रोजगारको लागि दुबईमा हुनुहुन्छ हो हजुर त्यस कारणले गर्दाखेरि पनि त्यति अब आमा वा बुवाले त्यहाँलाई भिडाउन सक्ने अवस्था थिएन त्यहाँ पुगेर जुन उपाधि हासिल गर्नुभयो यो त सिङ्गो नेपालको लागि खुसी हो त्यसमाथि पनि अब हामी गुल्मिलीहरूको त शिर उच्च पारिदिनु भयो हामी त्यसै पनि गर्वित हुने कुरा भयो यस अवसरमा तपाईँ उनको परिवारको नाताले के भन्न चाहनुहुन्छ यस अवसरमा हामी के भन्न चाहन्छौँ भने केरिया सिर्फ हाम्रो परिवारको हाम्रो नाताको हाम्रो जातको मात्र छोरी नभएर हजुर सबै नेपालीहरूको छोरी हो उसले नेपालको शिर उच्च राख्ने काम सबै यो विश्वको सबै राष्ट्रहरूमा गर्यो यो चाहिँ गौरवान्वित कुरा छ अब यो विषयमा हामीले त के भन्छौँ भने अब टेरियाको बाबा र उसको आमा एकै ठाउँ नभए पनि बाबा वैदेशिक रोजगारमा दुबई गए तापनि आमा धेरै टाठो भएको कारणले गर्दा बाजेको विशेष पहलले गर्दाखेरि त्यो ठाउँमा पुगेको बाजेको नाम पनि लिऊ न त बाजेको नाम कृष्ण बहादुर फौजा मगर हजुर कृष्ण बहादुर फौजा मगर जसले सानै नातिनीलाई डान्स सेन्टरमा लगेर राख्नुभयो यो दिन उहाँको पनि हो भन्ने देखाउँछ होइन एकदम उहाँको सबभन्दा ठुलो भूमिका त बाजेको नै छ यो विषयमा यति बेला त हामी उहाँकी आमा अनिता फौजासँग भेट्न सक्दैनौँ उहाँ छोरीसँगै हुनुहुन्छ भारततिरै हुनुहुन्छ के अरे भन्ने सुन्या छ होइन इन्डियामै हुनुहुन्छ केरिया चाहिँ गुल्मीकी हुन् भन्ने कुरामा पनि धेरैलाई शङ्का थियो र झन् ठुलुम्पेकी हुन् भन्ने कुरो त त्यहाँ पनि धेरैलाई थाहा नहोला है हजुर हो यस्तो भयो केरियाको सबभन्दा पहिलो पम्पलेट र ब्रोसरमा उसको थर फौजा भन्ने पनि खुलाइएको थिएन तिरिया मगर मात्र खुलाइएको छ हो हो पछि मात्रै जोडिएको फौजा त पछि चाहिँ अब पुर्ख्यौली घर चाहिँ अब थुलुम गुल्मीको थुलुम्पी एकमा हो भनेर पनि जानकारी दिएको छैन छैन छैन हो त्यो ओजेलमा परेको परेको कुरा हो त्यही ओझेलमै परेको कुरालाई हामी उठाउन खोजिरहेछौँ खासमा यो प्रचार हुनको लागि जरुरी छ हजुर अमेरिकामा बस्ने हाम्रा प्रदीप थापा मगर दाईले पनि उसको पुर्ख्यौली घर अब गुल्मीको ठुलुम्पेको घरको फोटो खिचेर दिनुहोस् भन्नु भएको थियो हजुर त्यो ऊ त सिधा सम्पर्क हाम्रो तल हुन नसक्दाखेरि अब जान सकेन त्यो भएको कारणले गर्दाखेरि यो कुरा चाहिँ ओझेलमा परेको होस् भने साँच्चै हो हो किनभने हामीले सोमपाल कामी जो क्रिकेट खेलाडी पनि होइन पनि ओझेलमा परेको थियो र र यहाँ जो एघार वर्षीय बालिकाले तपाईँको चार लाख भन्दा बढी भारतीयहरूलाई पछाडि पारेर जुन लिटिल मास्टरको जुन उपाधि जित्न सफल हुनुभयो उहाँ राष्ट्रिय स्तरमा संसारभरि चर्चामा आए पनि गुल्मीका लागि यो कुरा ओझेलमा परेको थियो आज सबै गुल्मेलीहरूलाई र छिमेकी जिल्लाहरूलाई तेरिया चाहिँ गुल्मीकी हुन् भनेर चिनाउन पाउँदा हामीलाई पनि खुसी लागेको छ आएको छ फेसबुकमा तिन करोड तिन करोड बाह्र लाख एक्काइस हजार पाँच सय चौध यो सबै देशहरूको एक एक डिटेल छ युएसए अमेरिकाबाट पन्ध्र लाख पन्ध्र लाख कोरियाबाट पन्ध्र लाख हजुर साउदी अरबबाट बिस लाख हजुर दुबईबाट बिस लाख हजुर बङ्गालबाट बिस लाख अनि नेपालबाट साठी लाख हजुर इन्डियाबाट चालिस लाख हजुर अनि मलेसियाबाट पच्चिस लाख हजुर युकेबाट पन्ध्र लाख हजुर हङकङबाट दस लाख अस्ट्रेलियाबाट दस लाख हजुर जापानबाट दस लाख युएबाट आठ लाख हजुर र यो एचआई भनेर खुलाइएको छ यो देशको नाम थाहा भएन त्योबाट आठ लाख अनि कुवेतबाट आठ लाख हजुर र इजरायलबाट आठ लाख र अदर कन्ट्रिज भनेर जम्मा जम्मी बाँकी छुटपुट कन्ट्रीबाट पन्ध्र लाख के हेर्नुहोस् न अब बहुप्रतिभाशाली रहेछन् होइन चालिस भन्दा बढी भारतीयहरूलाई पछाडेर आए नि एउटा सिङ्गो नेपालको जित भनिरहेका छन् राष्ट्रिय मिडियाहरूले पनि तर जुन गुलमेली हुन् भनेर आएको थिएन मिडियामा जुन सबैलाई थाहा दिने अवसर पाइयो यसका लागि तपाईँहरूको सिङ्गो फौजा मगर परिवार ठुलुम्पे परिवार र अनि गुलमेली सिङ्गो गुलमेली यसका बधाईका पात्र छन् र सिङ्गो देश नेपालले शिर उचो पार्ने अवसर पाएको छ यो कुरा जानकारी गराइदिनका लागि सहयोग गर्नुहुने जितु तरम मगरलाई हामीलाई एकचोटि फोन दिनुहोस् जितुजी उनी चर्चामा त थिइन् तर कहाँ कि थिइन् भन्ने कुरा धेरै गुलमेलीलाई थाहा थिएन आज लुम्पेक गाविस कि हुन् भन्ने कुरा जानकारी गराउन पाइयो र गुलमेली प्रतिभा पनि यस्ता छन् भन्ने कुरामा हामीलाई पनि गर्व महसुस हामीले पनि गऱ्यौँ र अरूले पनि गर्न पाइयो यसका लागि तपाईँले यो प्रत्यक्ष उनीको परिवारमा गएर कुराकानी गर्ने जुन अवसर मिलाइदिनु भयो यसका लागि धेरै धेरै धन्यवाद अनि एउटा कुरा सोधौँ न जस्तो ठुलुम्पेक वडा नम्बर एक भनिएको छ तर दुईमा पनि उहाँको घर छ अरे नि हो दुईटा घर त पहिलो पुरानो चाहिँ उहाँ एकमा छ के हजुर त्यसपछि पछि फेरि पछिल्लो क्रममा बनेको दुई नम्बरमा छ केरियालाई त जो सोमपाल कामीलाई जसरी हामीले गुलिममा ल्याएर सम्मान गरेर बाजा गाजा होइन बडो धुमधामसँग खुसियाली मनाएका थियौँ अब त्यो दिन त बोलाउनु पर्यो नि अब त होइन र त्यो एकदम सर त्यो यहाँ परिवार परिवार उहाँको परिवारसँग चाहिँ पनि छलफल चलिरहेको छ हाम्रो योजना के छ भने रेडीमा हामीले वेलकम गरेर हजुर सङ्घास बजार घुमाएर चाहिँ हामी सदरपुरमा घुमाएर हजुर बल्ल मात्रै थुलुङ ब्याङ्कमा ल्याउने भन्ने चाहिँ हाम्रो प्लान हो खै हेर उहाँहरूको अब सेड्युल होइन पेरियाको सेड्युल उहाँ अब एउटा विश्वको सेलिब्रिटी भइसकेपछि उहाँको टाइम कति हुन्छ उहाँको टाइम अनुसार हामीले त्यो त्यसरी चाहिँ गर्ने भन्ने छ हजुर र यो जुन पेरियाले जुन उपाधि जितिन् नि हजुर यो उपाधि कुनै नै थिएन किनभने विश्वको झन्डै एक सय असीवटा देशहरू का चालिस हजार भन्दा बढी प्रतिस्पर्धीहरूलाई उछिउँदै उनले बिआइडी लिटिल मास्टर्सको उपाधि चुम्न सफल भएकी हुन् हजुर यो चाहिँ चान्सुने विषय थिएन र यो फेरि यो उपाधि चुम्ने पहिलो नेपाली पनि हुनु नि यसकारणले पनि उनलाई अब हामी उनको सफलतालाई हामी ठुलो लुम्टेक र लुम्टेकी मात्र होइन नेपाल र नेपालीहरूले गर्व गर्ने विषय छ र उनको प्रतिभालाई संरक्षण गर्न उनको प्रकार गर्न उनको के अरे प्रतिभालाई सम्मान गर्नको निम्ति नेपाल सरकारले होइन राज्यको तर्फबाट पनि केही गरोस् भन्ने चाहिँ हामी चाहन्छौँ तपाईँहरूलाई पनि धेरै धेरै बधाई छ र अन्तिममा के भन्न चाहनुहुन्छ हजुर तपाईँलाई यो समाचार प्रसारण गरिदिएर हाम्रो लुम्टेक र लुम्टेकीहरूको पहिचान गराउन मद्दत गर्नुभएका यहाँलाई धन्यवाद दिन चाहन्छु र एघार वर्षीय तेरियाले होइन जुन ठुलो उपलब्धिहरू हासिल गर्नुभयो नि यसको निम्ति उहाँलाई धेरै धेरै बधाई धन्यवाद शुभकामना दिन चाहन्छु हाम्रो पनि धेरै धेरै बधाई छ आज हामीले ओजेलका खबर मार्फत नि गुलमेली हुन् भनेर चिनाउन पाइयो यसलाई हामी पनि गर्व महसुस गर्दछौँ हवस् त धन्यवाद हजुर धन्यवाद अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो मानिस सोध्छ एउटा हुन्छ अर्को तर पनि देखिने सपना चर्को चर्को हजुर खैती उनीहरूका बाबा आमाले दुई महिना अघि आशीर्वाद दिएको त्यो घर अनि खै त्यो आँगन खै त्यो गोठ र त्यो भन्दा पनि खै त्यो प्यारो परिवारको मुहार सानै झुपडी भए पनि मन्दिर जस्तो लाग्ने त्यो घरको यति बेला भग्नावशेष पनि छैन अनि परिवारको मुहार त परे जाओस् हेर्ने फोटा पनि छैन उनीहरूलाई लाग्छ खै यो सपना हो कि विपन्न गर्न उनीहरू पत्याउनै सक्दैनन् गत बिहिबार राति गुल्मीको अग्लुङमा पहिरोले एकै परिवारका नौजनाको यह लिला समाप्त पारिदिएका आफन्तजनलाई यस्तो बनाइदिएको हो घरको चरम गरिबीबाट मुक्ति पाउने सपना बोकेर दुई महिना अघि मात्र झन्डै एक लाख ऋण काटेर वैदेशिक रोजगारका लागि कतार पुगेका एक छोरा तलब बुझ्न नपाउँदै फर्किएका छन् भने अढाई महिना अघि भारतको मजदुरी गर्न हिँडेका अर्का छोरा पनि अरूसँग बाटो खर्चो मागेर क्रियाक्रम गर्न फर्किएका छन् त उनै महाविपत्तिमा परेका दुई भाइको सहयोगार्थ समर्पित छ आजको जीवनको गोरेटो मृतक नौजना आफन्तको मृत मुहार समेत देख्न पाएनन् दुई महिना पछि घर फर्किएका उनीहरू यति बेला त्यो भग्नावशेष समेत नरहेको घरदेखि अलि पर एउटा गोठमा क्रियाक्रम गरिरहेका छन् समय अभावका कारण हामी त्यहाँ पुग्न नसके पनि विद्युतीय तरङ्ग सडकको बाटो हुँदै उनीहरूको पीडा वेदना लिने जमर्को गरिरहेका छौँ त्यसमा पुलको काम गर्दै हुनुहुन्छ स्थानीयवासी बाबुराम खत्री अर्थात् आज हामी उहाँसँग टेलिफोन सम्पर्कमा छौँ हेलो बाबुरामजी हजुर सर बोलिरहेछु म दुई भाइ छोरा आइसक्नु भएको छ र अहिले क्रियाक्रम सुरु भइराखेको छ चित्रण गरिदिनु त्यहाँको अवस्था बारे यहाँको अवस्था भन्नुपर्दा अब भन्न सक्ने अवस्थामा पनि छैन एकदम दयनीय अवस्थामा छ अब हिजो घरबाट केही घर परिवार आफ्ना आफन्तका लागि भनेर कडा परिश्रम गर्नका लागि घर छोडेर विदेश जानु पर्यो र हिजो घरमा भएका आफ्ना आफन्तहरू आज घरमा फर्किँदा छैनन् त्यो भएर पनि यहाँ बोल्न चाहँदा चाहँदै पनि कसैको बोल्न सक्ने अवस्था छैन त्यो भएर पनि अवस्था एकदम गम्भीर छ हिजो आफूले छोडेर गएका सारा कुराहरू आज गुमाइसकेको यो अवस्थामा घर छैन बास छैन आफ्ना आफन्त छैनन् बा आमा छैन छैनन् जहाँ केटाकेटी छैनन् त्यो भएर पनि अवस्था साह्रै दयनीय छ सर के हामी उहाँहरूसँग बोल्न सक्ने अवस्था छ कि छैन पहिला उहाँहरू बोल्न चाहनुहुन्छ कि चाहनुहुन्न बोल्न चाहनुहुन्छ कुरा गर्न सक्ने अवस्था रहन्छ अब प्रयास गरौँ सबै कुराहरू नहुन सक्ला तर केही अंश हामी जोड्न सक्छौँ होला सायद हजुर कमसे कम उहाँहरूलाई यो हाम्रो गुल्मी जिल्लाबाट केही सहयोग हुन्छ कि भन्ने उद्देश्यका साथ हामीले उहाँहरूसँग कुराकानी गर्न खोजेका हौँ कृपया उहाँहरू बोल्न चाहनुहुन्छ भने उहाँलाई जोड्नुहोस् अवश्य पनि म उहाँहरूलाई पनि मैले पनि हिजो मात्र म यहाँ उपस्थित हुन पाएँ र यो घटनामा म यहाँ पुगिन पाएको थिएँ र मैले प्लस म र एकजना दाइले उहाँको कान्छो छोरालाई पनि विदेशबाट काठमाडौँ झरिसकेपछि यहाँ लिएर आउने काम भयो त्यस पश्चात हामी नियमित रूपमा यहाँ जुटिरहेका छौँ र उहाँलाई म जोड्ने प्रयासमा छु म सबभन्दा पहिला उहाँको जेठो छोरातर्फ लैजान चाहन्छु हस् जेठा छोरा को हुनुहुन्छ जेठा छोरा चाहिँ बबीलाल कुँवर हुनुहुन्छ उहाँ पनि प्रवासमै हुनुहुन्थ्यो छविलाल कुँवर हुनुहुन्छ उहाँ पनि पनि प्रवासमै हुनुहुन्थ्यो कामपिङ रोजगारकी सिलसिलामा र उहाँ पनि हिजो फर्किनु भएको छ र काजकिराको काम अगाडि बढिरहेको कृपया उहाँलाई दिनुहोस् हजुर सर उहाँसँग म छु